कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरूको आज एक सय नौ श्रृंखलामा प्राविधिक मित्र सन्दीप नेपत्यका सहयोगी सुफल काफ्ले र सशिन्द्र गौतमका साथमा यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन आज नेपाली जनजीवनको इतिहासमा यो विनाशकारी भूकम्पको तेह्रौं दिन यो तेह्रौं दिनमा समस्त सद्गत प्राप्त आत्माहरूमा चिर शान्तिको कामना शोकाकुल परिवारप्रति परमपिता परमेश्वरले शक्ति दिउन् भन्ने प्रार्थना गर्दै आजको विशेष अंक आरम्भ गर्न चाहन्छु आज नेपाली गीत संगीतका प्रसंगमा युगल गीतका कुराकानीहरू हुनेछन् नेपाली आधुनिक गीतको रेकर्डिङ शुरू भए लगत्तै पहिलो गायक सेतुराम श्रेष्ठदेखि पहिलो गायिका मेलवा देवीसम्मको तीस बत्तीस वर्ष लामो इतिहासमा कुनै युगल गीत रेकर्ड भएन तर अभिनेता गायक गीतकार मास्टर रतनदास प्रकाशको गायन शुरू भएपछि उनले युगल गायनको इतिहास बनाए उनैले गाए पहिलो युगल गीत अब त जाउँ कान्छी क्यारे घर यस्ता गीतहरूबाट रतनदास प्रकाशले नेपालै शहर घुमाउन लान्छु जस्ता गीतहरूसम्म आउँदा रतनदास प्रकाशको युगल गायनमा नायक नायकीय नायिकाको छविका गीतहरू आउन थाले तर युगल गायनको अद्भुत इतिहास बनाए प्रेमदोज प्रधानले प्रेमदोज प्रधान धेरै सफल युगल गीत गाउने गायक मध्ये पर्दछन् भने शिवशंकर धेरै राम्रा युगल गीत संगीत गर्ने संगीतकार मध्ये पर्दछन् र किरण खरेल युगल गीत लेख्ने र प्रतिउत्तर गीत लेख्ने गीतकारका रूपमा सर्वाधिक चर्चित मानिन्छन् आज प्रेमदोज प्रधान र तारादेवीको स्वर शिवशंकरको संगीत किरण खरेलको शब्दबाट यो युगल गीत छैन नभए आफ्नो अनुहार कहाँ हेर्थ्यो तिमी तिम्रो नयनामा तिम्रो नयनामा मुटु माया तिम्रो बदनमा तिम्रो नभए आफ्नो अनुहार कहाँ हेर्थ्यौ तिमी तिम्रो नयनमा तिम्रो नयनमा मुटु नहाई आफ्नो माया कहाँ राख्थ्यौ तिमी तिम्रो बदनमा तिम्रो बदनमा रातको आयु लम्बिएरा बार वर्ष भए हुन्थ्यो रातको आयु लम्बिएरा बार वर्ष भए हुन्थ्यो तिमी सामु हौ घाम नलागे मलाई हर्ष कति हुन्थ्यो तिमी सामु हौ घाम नलागे मलाई हर्ष

ऐना नभए आफ्नो अनुहार कहाँ हेर्छौ तिमी तिम्रो नयनमा तिम्रो नयनमा किरण खरेलको शब्द शिवशंकरको संगीत प्रेमदोज प्रधान र तारादेवीको स्वर तारादेवी नेपाली संगीत आकाशमा धेरै युगल गीत गाउने गायिका मध्ये पर्दछन् उनले प्रेमदोज प्रधान नारायण गोपाल जनार्दन सम शिवशंकर त्यसै गरिकन पछिल्लो पुस्ताका गायक दीपक खरेल उदित नारायण झा प्रकाश श्रेष्ठसँग युगल गीत गाएकी छिन् भने प्रेमदोज प्रधान पहिलो नेपाली चलचित्र निजी क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र माइती घरमा भारतकी चर्चित गायिका उषा मंगेशकरसँग नमान लाज यसरी जस्तो युगल गीत गाएर त्यसै गरिकन तारादेवीसित चलचित्र जीवन रेखा त्यसै गरी पच्चीस वसन्त शान्ति दीर्षता चलचित्रमा पनि उनले युगल गीत गाएका छन् तर युगल गीतको इतिहासमा नारायण गोपाल र तारादेवीका पनि धेरै चर्चित युगल गीतहरू छन् विशेष गरेर मालती मंगले गीती नाटक जुन गीती नाटकमा नारायण गोपाल र तारादेवीले बोलचालै नभए पनि दुवैजना दुईतिर फर्केर निकै लोकप्रिय युगल गीतहरू गाए ढोका खोला मालती ढोका खोल न शिरको टोपी भुइँमा राखी म गर्छु बिन्ती जस्ता गीतहरू चर्चित भए तर यी गीतहरू रेकर्ड हुँदा नारायण गोपाल र तारादेवीको बोलचालसम्म थिएन नारायण गोपाल र तारादेवीले गाएको ए कान्छा ठट्टैमा यो भैंस जान लाग्यो तीन मिनट सन्ताउन्न सेकेण्डको त्यो युगल गीतले रेडियोको इतिहासमा सात मिनटभन्दा बढी लामो फरमासीको सूची पायो यसरी नारायण गोपाल र तारादेवीको त्यो युगल गीत सर्वाधिक चर्चित मानिएको थियो गीतकार रत्न शमशेर थापा संगीतकार नारायण गोपालकै तर नारायण गोपाल र अरूणा लामाले झन धेरै युगल गीतहरू गाए चलचित्रमा विशेष गरेर त्यसै गरिकन नाटक आघातमा र गोपाल युजनद्वारा संगीतबद्ध धेरै गीतहरूमा नारायण गोपाल र अर्ण लामा गुन्जिन्छन् यहाँ त्यही शब्द संगीतमा गोपाल युजन र स्वर नारायण गोपाल र अर्ण लामा जीवनको हरेक मोडमा तिमीले मलाई Yeah. जीवनको हरेक मोडमा तिमीले मलाई खोज अरूणा लामाको आग्रह नारायण गोपाललाई शब्द संगीत गोपाल हुन्छन्को अरूणा लामा र नारायण गोपालले कान्छी चलचित्रका निम्ति पार्श्व गायनमा युगल गीत गाए र दुवैले त्यस चलचित्रबाट नेपालमा वितरण गरिएको पहिलो राष्ट्रिय चलचित्र पुरस्कार सर्वश्रेष्ठ गायकका रूपमा नारायण गोपालले सर्वश्रेष्ठ गायिकाका रूपमा अरूणा लामाले पाए अर्ण लामा त्यति बेला सामान्य स्वास्थ्य जाँचको निम्ति काठमाडौँ आएकी थिइन् र उनलाई आग्रह गरियो तपाईँ यस्तो पुरस्कार पाउने सूचीमा हुनुहुन्छ कृपया नजानुहोला र यहाँले पुरस्कार ग्रहण गर्नुपर्छ भनियो र उनी बसिन् तर नारायण गोपाललाई गीत गाउन आग्रह गरिएको कारणले म पुरस्कार लिएर गीत गाउन मञ्चमा जान्न भनेपछि नारायण गोपालले त्यो पुरस्कार बहिष्कार गरे आजसम्म पनि त्यो पुरस्कार पुरस्कारदाताकै घरमा रहेको छ र नारायण गोपालका जीवनीमा त्यो कुरा संग्रहित छ तर पुरस्कार नारायण गोपालको कोषमा छैन नारायण गोपालले त्यसबाहेक अन्य कलाकारहरूमा मीरा राणा ज्ञानु राणासँग लोकलयका गीतहरू मान्छेको माया खोलाको पानी जस्तो वा मिरानासँग आँखैमा कसैको तस्विर बसेछ वा बहिनीको दया छ भने रोधी घर दाइ नाच्यो नभनस्ता गीतहरू गाए भने नारायण गोपाल पहिलो गायक थिए जसले जसको स्वर सुनेर आशा भोसले चकित भएकी थिए भारतकी चर्चित गायिका आशा भोसले नारायण गोपालसँग चलचित्र लाउरेमा युगल गीत गाएकी थिइन् भने त्यसै गरिकन भारतकी चर्चित गायिका लता मंगेशकरले पनि नारायण गोपालसँग गीत गाउन इच्छा राखेकी थिइन् तर नारायण गोपालको स्वास्थ्य दिन प्रतिदिन बिग्रिँदै गरेको कारणले गर्दा त्यो युगल गीत सम्भव हुन सकेन आजको युगल गीत कार्यक्रमका बारेमा हामीलाई हाम्रो फेसबुकमा राजेश्वर उदयले लेख्नु भएको छ महाभूकम्पमा परि दिवंगत हुनुभएका सम्पूर्ण सपूत नेपालीहरूमा श्रद्धाञ्जली जीवनको मूल्य कति रहेछ भन्ने यथार्थ जानकारी र महसुस राम्रैसँग धेरैलाई भयो मन जत्सुकै दुखेको भए पनि मलम लगाउन कार्यक्रमको व्यग्रताका साथ पर्खाइमा छु भनेर उहाँले चौध मिनट अगाडि लेख्नुभएको यो स्ट्याटस पढ्दैछु सबी चौधरी लेख्नुहुन्छ धेरै दिनपछि लगभग एक महिनापछि आज अजर अमर गीतहरू सुन्ने मौका मिल्दैछ सुनेर पक्कै पनि मन हलुङ्गो हुनेछ भन्ने आशाका साथ दिलीप थापाले पनि आज पक्कै सुन्नेछु भनेर प्रतिक्रिया दिनुभएको छ र देवदासजीले दिनभरिका यावत तनावहरू वाकदिक्क भइसकिएको हुन्छ जब अझ रमल गीत सुन्न थाल्छु पीड़ा भुल्दछु सजिलै देवीको काखमा पुग्छु भनेर उहाँले लेख्नुभएको छ विष्णु सिंहक लिम्बुले सेवारो भन्दै यो लाइभ कार्यक्रम सुन्ने इच्छा जाहेर गर्नुभएको छ सावलिन श्रेष्ठ जो हाम्रो सयौं अंकको भेटघाटको क्रममा आउनुभएको त्यसपछि आजै उहाँलाई देखियो यहाँ धेरै दिन भयो अजर अमर गीतहरू नसुनेको मिसिङ दोज एपिसोड भ्याली बाहिर आफ्नै गाउँघर निजगढ़मा छु त्यसैले यो कार्यक्रम सुन्न असमर्थ छु भनेर लेख्नुभएको छ महाविनाशकारी महाभूकम्पमा आफ्नो देह त्याग गर्नुभएका सम्पूर्णमा आज तेह्रौं दिनको पुण्यतिथिमा हार्दिक सदा सुमन अर्पण गर्दछु भन्नुभएको छ राजु हुमागाई अमरदीप श्रेष्ठ अमृत थापा मनोज कुलुङ दिनेश राउतले पनि आफ्नो प्रतिक्रिया व्यक्त गर्नुभएको छ भने हाम्रो ट्वीटरमा किशोर के इन्द्रुवाका किशोर केले प्रेमदोष प्रधान र तारादेवीको स्वरको गीतलाई र नारायण गोपाल र अर्ण लामाको गीतको स्वरको लागि आफ्ना प्रशंसाका शब्दहरू खर्च गर्नुभएको छ जीवनको हरेक मोड़मा जति सुने पनि चित्त बुझ्दैन दाई नारायण दाई र अर्ण लामाको अटल स्वर भनेर लेख्नु भएको छ भने धना पौडेल डेनबरबाट लेख्नुहुन्छ युगल गीत आफैमा रोमान्टिक त हुन्छ नै त्यसमा पनि नारायण गोपाल र अरूणा लामाको आवाज साह्रै कर्ण प्रिय उमेश सिग्देल लेख्नुहुन्छ ऐना नभए आफ्नो अनुहार बहुत खोप धेरै राम्रो गीत बजाउनुभयो महाभूकम्पपछि आज पहिलो पटक अझ राम्रो गीतहरू सुन्दैछु भनेर उहाँले पनि आफ्नो हामीलाई हाम्रो ट्विटरमा मेन्सन गर्नुभएको छ कार्यक्रममा फेरि चर्चा गर्नेछौ युगल गीतकै बारेमा युगल गीतका क्रमका कुरा आउँदा युगल गीतलाई संगीत गर्ने संगीतकारमा शिवशंकर त्यसै गरिकन नाति काजी नाति काजीले धेरै युगल गीतहरू त्यो मान्छे कस्तो छ प्रेमदोज प्रधान र तारादेवीको स्वरको अत्यन्त लोकप्रिय युगल गीतलाई संगीतबद्ध गर्नुभएको थियो भने चलचित्र सिन्दुरमा लुकुन लुकुन लाग्यो मलाई जस्ता गीतहरू वा प्रेमदोज प्रधान र तारादेवीले गाएको पच्चीस वसन्तको तिमी मेरो मदहोश बन जस्ता गीत जुन शिवश्रेष्ठ र अभिनेत्री अंशुमाला शाही जो अंशुमाला पाण्डे हुनुभयो अब अंशुमाला शाहीमाथि छायाङ्कन गरिएको थियो यी गीतहरूका संगीतकार नातिकाजी शिवशंकर नै थिए त नातिकाजी शिवशंकर ज्ञान बहादुर कृष्णमान जस्ता संगीतकारहरू जस्तै दार्जीलिङबाट आएका संगीतकारमा गोपाल योजन र योजनले गरेका युगल गीतहरूको पनि स्पर्शमय युग थियो गोपाल योजन आफै पनि राम्रा युगल गीतका गायक हुन् उनले मिरानासँग गाएको लोकलयको गीत भोग लाग्यो भने भात खाउँला वा छातीमा मेरो यो छोटो भोटो वा अर्ण लामासँग गाएको यी पहाड़ मन लोभ्याउने जस्ता गीतहरू युगल गायनमा गोपालञ्जनको आफ्नै पहिचान छ तर आफ्नै शब्द र संगीतमा उनले मेरा राणासँग गाएको यो युगल गीत यादगार मानिन्छ मलाई बोलायो आँखाभरि की बोकेकी भरी मधुमा मधुपर मधुपर्क की केश भरी मधुमास लाल लगाउने ओठ मांस तालिन्जन र मिराणाको स्वर शास्त्रीय शैलीको यस गीतमा पनि गायिका मीरा राणाको स्वरलाई गोपालुञ्जनले रसियन जीव जस्तो भनेर उपमा दिएका छन् मीरा राणाको स्वर जस्तै गाह्रो गीतमा पनि चढ्ने झर्ने कठोर रसियन जीव जस्तो भनेर प्रशंसा गरेका छन् संगीतकार गोपालुञ्जनले मीरा राणाले गोपाल युञ्जनका बाहेक अन्य संगीतकारहरूमध्ये दिव्य खालिङ सीके रसाइली दरिकालाल जोशी सत्यनारायण राज भण्डारी भीम विराग भीम विरागको संगीत र शब्दमा मेरा राणा र दरिकालाल जोशीले गाएको सत्यनारायण राज भण्डारीले गाएको युगल गीत तिमी बदलियो व्यवहार बदलियो मलाई हेर्ने अनुहार बदलियो त्यस्तै एउटा लोकप्रिय गीत थियो भने मेरा राणाले पछिल्लो पटक जीवनको अन्तिम कालखण्डमा गायक अरूण थापासँग गाएको युगल गीत आजका युवाहरूका लागि पनि प्रिय गीत मानिन्छ मिरा राणा र अरूण थापाको यो युगल गीत तिमीलाई आँसु बाहेक मेरो जीवनमा के छर दिउँ तिमीलाई मा

मेरो जीवनमा आँसु बाहेक मेरो जीवन मनमा लाखौँ लाखौँ सितारा सक्दिन जडिन निधारमा तिम्रो सक्दिन भन्न सहारा धरतीको आँगनमा लाखौँ लाखौँ सितारा सक्दिन जडिन निधारमा सक्दिन बन्न सहारा सक्दिन बन्न सहारा हो के सरदिउ तिमीलाई म आँसु बाहे मेरो जीवन के छ र दिउँ तिमीलाई मैले आँसु सिवा यो जीवनमा अरुण थापाले यो गीत आफ्नै जीवन साथीलाई वा आफ्नै जीवन सङ्गीलाई भनेर जस्तो लाग्छ उनले साँच्चै नै आफ्नो जीवनमा आफ्नो प्रेमिकालाई पत्नीलाई वा छोरीलाई आँसुभन्दा बढी केही दिन सकेनन् अरुण थापा र मेरो राणाको यो युगल गीत सुन्दै गर्दा यो गीत रेकर्डिङ भएको दिन अरुण थापाको खुशीको सम्झना भइरहेछ उनी यो गीत रेकर्डिङको दिन बिहानैदेखि सिके छेत्रीको निवासबाट यो गीत सिकेर व्यस्त भएर आएका थिए र गीत रेकर्डिङको दिन अरूण थापालाई काठमाडौँ पुरै रातो बनाउन मन लाग्छ उनी सर्वत्र घुम्छन् कहिले न्यू रोड बाग बजार कहिले कता र हतार हुन्छ उनलाई गीत रेकर्डिङको दिनमा अरू दिनभन्दा अलिक छिटो हिँड्छन् उनी र उनी गीत रेकर्डिङको दिनमा र साथीभाइसँग पैसा सापट माग्ने बेलामा अलि हतार गर्छन् त्यो उनको बानी पछिसम्म कायम रह्यो यो गीत पहिलोपटक सुन्दै गर्नुभएका हाम्रा प्राविधिक मित्र सन्दीपलाई पनि यो गीतले अर्कै आनन्द दिएको महसुस हुन्छ किनकि सन्दीपले यो युगल गीत पहिलोपटक सुन्नुभएको कुरा जानकारी दिनुभयो यसै गरी हाम्रो फेसबुकमा हामीलाई दिनेश रावत दिलीप थापा मनोज कुलुङ अमृत थापा आफ्नो प्रतिक्रिया व्यक्त गर्नुभएको छ भने केसी अभिशान्तले कार्यक्रम सुन्दै गर्दा आफ्नो प्रतिक्रिया दिनुभएको थियो अनिश न्यौपानेले लेख्नु भएको सुन्दै गरेको कुरा लेख्नु भएको छ भने केसी अभिशान्तले धेरै पछि कार्यक्रम प्रतीक्षारत छु भनेर टिप्पणी गर्नुभएको छ र वासुदेव चौलागाई सुभाष लेख्नुहुन्छ प्रकाश सर प्रसंगभन्दा पृथक रहेर दुई शब्द कोर्ने जमर्को गरेको छु सम्भव भए वाचन गरिदिनुहुनेछ भनेर लेख्नुभएको छ देश विदेशबाट राहत त जुटेकै छ हामी हाम्रो क्षेत्रमा राहतका लागि अहोरात्र खटिरहेका छौं तर भग्नावशेष खोतल्नको लागि सहयोगी हातको जरूरी छ त्यसैले तराई अनि कम प्रभावित क्षेत्रका युवा साथीहरू प्रभावित क्षेत्रमा गएर कमसे कम त्यो लडै परेका काठ ढुङ्गा माटो पन्छाएर त्यही ठाउँमा अस्थायी घर ठडाइदिने काम गरिदिनुभयो भने उत्तम हुनेछ लगत्तै वर्षा हुँदैछ कसरी ती पालको छानोले छेक्ला भन्नुहोस् त सरकार गरीब र अक्षम छ भन्दैमा हामी हाम्रो कर्तव्यबाट विमुख हुन सक्दैनौं भनेर वासुदेव चौलागाले लेख्नु भएको छ यो उहाँको मर्मस्पर्शी विचारको निम्ति हार्दिक आभार उहाँले मस्कट उमानबाट यो कुरा लेख्नु भएको छ युगल गीतका कुराकानीको प्रसंगमा उहाँले भएको यो विचारप्रति हामी हार्दिक आभार व्यक्त गर्छौं अब आउँछौ हामी गायिका दावा ग्याल्मोको दावा ग्याल्मोले नेपाली संगीत आकाशमा कुमार सुब्बा बद्री खरेल त्यसै गरिकन विनोद स्याङदेनसँग युगल गीत गाएका छन् भने देव श्रेष्ठसित गाएको युगल गीत भन भन न तिम्रो हजुर कस्तो छ सर्वाधिक लोकप्रिय युगल गीत मानिन्छ त्यसै गरिकन शंकर गुरूङ र पेमा लामासँग गाएका युगल गीत पनि उनका लोकप्रिय छन् तर श्रेष्ठसँग गाएको युगल गीत भन भन न तिम्रो हजुर कस्तो छ लोकप्रिय भएपछि अर्का गायक संगीतकार मधु छेत्रीले त्यो भन भन न तिम्रो हजुर कस्तो समय प्रभावित भएर हजुर शब्द नै प्रयोग गरेर दावा ग्याल्मोका निम्ति अर्को युगल गीत लेखे र रेकर्ड गरे आफ्नै संगीतमा त्यो गीत आजको कार्यक्रममा बैगुनी छौ माया तिमी छौ माया तिमी माया गर्छौ भन्छौ सामु पर्दिनौ यो माया कसलाई हो यो छाया कसको हो बैगुनी छौ माया तिमी माया सामु पर्दैनौ बैगुने छौ माया तिमी माया गर्छु भन्छौ सामु पर्दैनौ Thank गायिका दावा ग्याल्मो र मधु छेत्रीको स्वर मधु छेत्री अहिले नेपाल बाहिर प्रवासमा हुनुहुन्छ अमेरिकामा र दावा ग्याल्मो लामो समयपछि विवाहित जीवनको लामो समयपछि पुनः गायनमा फर्किनु भएको छ काठमाण्डु र दार्जीलिङमा उहाँले आफ्नो एकल कार्यक्रम पनि गर्नुभएको छ हाम्रो शुभकामना छ दावा ग्याल्मोलाई र गायनको स्तर फेरि विकास हुँदै जाओस् यही प्रार्थना गर्दछौं दावा ग्याल्मोले दीपशेषसँग गाएको गीत हामीले लोकप्रियताको कुरा गर्यौं तर दिप श्रेष्ठ ती भाग्यमानी गायक मध्ये हुन् जसको धेरै युगल गीतहरू लोकप्रिय भएका छन् तारादेवीसँग गाएको युगल गीत मेरो सपनाको सदनमा तिमी वा आफ्नै पत्नी सोफिया गुरूङसँग गाएको युगल गीत वा अरूणा लामासँग गाएको वा सुकमित गुरूङसँग गाएको धेरै युगल गीतहरूका कारण दीप श्रेष्ठलाई हामी चर्चित युगल गायक पनि मान्न सक्छौं तर अञ्जला मास्केसँग गाएको युगल गीत जुन गीतका निम्ति उनले आफू यर्खा टोलमा कमल प्रधान नामका साथीको डेरामा बस्दा गीतको ट्यून भइसकेपछि हतार हतार गएर गीतकार रत्नशमशेर थापालाई भेटेर लेखाएको त्यो युगल गीत त्यही धुन सुनेर रत्नचन्द्र थापाले लेखेको यो गीत कालजयी बन्न पुग्यो दिपश्रेष्ठ र अञ्जला मास्केको स्वर जति हाँसो भन्छु आसुमा डुब्छ जीवन अन्धकारमा बिउजी व्यथा चर्किन्छ मेरो मन जति हाँसो दीप श्रेष्ठ र अञ्जला मास्केको यो युगल स्वर अञ्जला मास्केको हामीसँग भएको यही एउटा गीत अब सायद नेपाली संगीतको अर्काइभमा हुनु पर्ला उनका धेरै अन्य गीतहरू अब हामीसँग छैनन् नाना पौडेलले गायक मधु छेत्रीका बारेमा टिप्पणी गर्नुभएको छ मधु छेत्री धेरै सुनेको गायक अनि परोपकार माध्यमिक विद्यालयमा उनको चर्चा सधैँ हुन्थ्यो भनेर लेख्नु भएको छ भने उज्जवलले लेख्नुभएको छ हाम्रो ट्वीटरमा बाहिर थिए हतार हतार आएर सुन्दैछु तर कार्यक्रमले गर्मीमा पनि शीतलताको आभास दिँदैछ भनेर अब अर्को युगल गीतको प्रसंगमा चर्चा गर्न चाहन्छु कर्मयोजनको संगीतको ईश्वर बल्लभ कर्मयोजनकै शब्दको कुमार सुब्बा र दिलमाया खातीको यो चर्चित युगल गीत त्यो जुबन आँखा लोभी मन पापी बुझ्दैन तिम्रो मन सम्झेर बुझेर दिहाल त्यो जुबन आँखा लोभी मन पापी बुझ्दैन तिम्रो मन मागेछु भागछौ तिमी यो मन रुँदा सम्झेर बुझेर दिहाल त्यो जो बन आँखा लोभी मन पापी बुझ्दैन तिम्रो मन कर्मयोञ्जनको संगीतलाई युगल गायनको इतिहासमा अलग्गै किसिमले पनि सुन्ने र सम्झना गर्ने गरिन्छ उनले सम्हाल पछ्यौरी त्यो भुइँमा लत्रिएला भन्ने गीतमा गरेको संगीत युगल गीतको इतिहासमा अर्कै शैली मानिन्छ भने दिलमाया खातीले पन्ना काजी साक्यसँग गाएको शिवशंकरको संगीतको मनमा तिम्रो प्रिय बसोस् त्यस्तै एउटा रोचक इतिहास भएको युगल गीत मानिन्छ तर कार्यक्रमको अन्त्यमा बीट मार्नुभन्दा अगाडि एउटा अत्यन्त लोकप्रिय युगल गीत छ यो केशव बहादुर शाहले चयन गर्नुभएको छ बानिरा गिरीको शब्द नातिकाजीको संगीत जनादन सम र तारादेवीको स्वर दी है है है है हजूर जान लाई कविता माँ दिए है दिए है दिए है दिए है न मन को दियो बालेर दिव्य चित्र कोरुला भरी प्राण चढाउला ओ भरी प्राण चढाउला मरे पनि हजुर भित्र सधैँभरि बाँचुला बाँचुला बाँचुला बाँचुला हजुर ज्ञानलाई कवितामा दिए है दिए है दिए है दिए तारादेवी र जनादन समको स्वर अजर अमर गीतहरूको यो आजको एक सय नौ श्रृंखलामा एक सय नौ श्रृंखला आइपुग्दा हामीले दोस्रो पटक युगल गीतको यो ऐतिहासिक श्रृंखलालाई जोडेका छौं भने रेड नेपालका प्रथम गायक हरिप्रसाद रिमालले रेड नेपालको इतिहासमा समूह गायनबाट प्रवेश गरेका थिए भने उनको जीवनको एउटा यादगार गीत थियो उनकी पूर्व पत्नी किशोर देवी रिमालसँग गाएको यो युगल गीत निर्विक्रम प्यासीको शब्द हरिप्रसाद रिमालको आफ्नै संगीतमा यो गीतसँगै आजको कार्यक्रमबाट सन्दीप र मलाई विदा दिनुहोस् अझै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज